पहिलो खोप सराह हुने हुनाले शिशु जन्मने बित्तिकै एक भित्र जति सक्दो चाँडो आमाको बाक्लो पहेँलो दूध चुसाउनु पर्छ शिशु जन्मेको एक भित्र नै आमाको दुध खुवाऊ नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र सूचना सूचना सूचना यही मक्सिर आठ गतेदेखि पन्ध्र गतेसम्म पूर्वाञ्चलमा हुन गइरहेको सातौँ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको सिलसिलामा जिल्ला छनौट गर्नुपर्ने भएकाले सो परियोजनका लागि खेलाडी नाम दर्ता गर्नुपर्ने भएकाले तपसिल बमोजिमका खेलहरूमा सहभागी हुन चाहने खेलाडीहरूले यही भाद्र बिस गतेसम्म यस डडेलधुरा खेलकुद विकास समितिको कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ छनौट हुने खेलहरू football athletics boxing volleyball taekwondo karate भारोत्तोलन टेबल टेनिस कबड्डी कुस्ती ब्याडमिन्टन चेस ह्यान्डबल र क्रिकेट थप जानकारीका लागि सम्पर्क जिल्ला खेलकुद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 थियो तर अहिलेसम्म पनि अनुगमन हुन सकेको छैन त्यस्ता पसलहरूको अनुगमन गर्ने जिम्मा पाएको औषधि व्यवस्था विभाग नेपालगञ्जले केही वर्षदेखि अनुगमन नै नगरेको जनाएको छ अनुगमन गर्ने निकायले अनुगमन नगर्दा अधिकांश औषधि पसलहरूले मनमानी गर्ने गरेको नागरिकहरूको बुझाइरहेको छ विशेषतः औषधि पसलहरूले अनिश्चित गर्भ खेर फाल्ने औषधि अवैध तवरले बिक्री गरिरहेका छन् अनुमति बिना बेच्नै नपाइने त्यस्ता औषधिहरू मेडिकलहरूले बढी मूल्यमा समेत बिक्री गर्ने गरेको स्रोतको भनाइरहेको छ फुटकर औषधि बिक्री गर्ने पसलहरू सेती अञ्चलमा नौ सय चौपन्न र महाकाली अञ्चलका जिल्लामा चार सय सत्रवटा सञ्चालनको लागि दर्ता भएको औषधि व्यवस्था विभाग नेपालगञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा सात सय सत्रवटा त्यस्ता पसलहरू खुलेका छन् भने सबैभन्दा कम दार्चुलामा सत्रवटा मात्रै रहेका छन् तथ्याङ्क अनुसार डडेलधुरामा छप्पन्न बैतडीमा त्रिहत्तर कञ्चनपुरमा दुई सय एकात्तर बझाङमा तेत्तिस बाजुरामा एकतिस अछाममा एक सय आठ डोटीमा पैँसठीवटा मानव स्वास्थ्यका लागि औषधि बेच्ने पसलहरू दर्ता भएको औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक संयोजक पुष्प राणाले जानकारी दिएका छन् ती सबैले नेपाल सरकारले मान्यता दिएका औषधिहरू बेच्नको लागि सञ्चालन अनुमति पाएका हुन् तर तीमध्ये अधिकांशले पेटमा बच्चा बसिसकेपछि गर्भपतन गराउने औषधि अवैध रूपमा बिक्री गर्ने गरेका छन् तर कार्यालयमा कर्मचारी अभावमा अनुगमन गर्न नसकिएको राणाले बताएका छन् औषधि व्यवस्था विभागका प्रमुख औषधि व्यवस्थापक नारायण प्रसाद ढकालले औषधि पसलहरूले त्यस्ता औषधिहरू अवैध तरिकाले बेच्न नपाइने थाहा हुँदाहुँदै औषधि पसलेहरूले बिक्री गरिरहेको बताएका छन् उनका अनुसार गर्भपतन गराउने औषधि बिक्रीको लागि औषधि पसलले स्वास्थ्य सेवा विभागको सिफारिसमा औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने हुन्छ सबै कुराको जानकारी हुँदाहुँदै पनि अनुगमन प्रक्रिया समेत सम्बन्धित निकायले अगाडि बढाउन सकेको छैन कृषि मन्त्री गौरीशङ्कर चौधरीले किसानहरूलाई पेन्सनको व्यवस्था गर्न गृह मन्त्रालयले गृह कार्य सुरु गरिसकेको बताउनु भएको छ पब्लिक मिडिया क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट क्रम कार्यक्रममा बोल्दै उहाँले किसानहरूलाई पेन्सनको व्यवस्था गर्न गृह कार्य सुरु गरिसकेको बताउनु भएको हो मन्त्री चौधरीले पेन्सनको वितरणबारे ड्राफ्ट तयारी भइरहेको भन्दै चालु आर्थिक वर्षभित्रै पेन्सन लागू गरिने बताउनु भएको छ एक लाखदेखि पाँच लाख उत्पादन गर्ने किसानहरूलाई एक सय पचास प्रतिशत तथा पाँच लाखदेखि दस लाखसम्म उत्पादन गर्ने किसानहरूलाई सय प्रतिशत रकम किसानको कोषमा राज्यले जम्मा गर्ने व्यवस्था अनुरूप काम अघि बढिरहेको मणि चौधरीले बताउनु भएको छ किसानहरूको विवरण अनुसार वास्तविक किसानहरूलाई पहिचान गरी उत्पादन हेरेर मात्र पेन्सन प्रदान गरिने भन्दै मन्त्री चौधरीले जो कोहीलाई पेन्सनको व्यवस्था नगरिने उल्लेख समेत गर्नुभएको छ उहाँले पहिलो चरणमा प्रधानमन्त्री कृषि कृषि आधुनिकरण परियोजना देशभरिमै लागू गर्नेमा जोड दिनुभएको छ कृषि मन्त्री चौधरीले किसानहरूलाई सहज वातावरणमा मल खाद पाउने व्यवस्थाका लागि कडाईका साथ अघि बढ्ने बताउनु भएको छ कृषि मन्त्री चौधरी सुदूरपश्चिमका किसानहरूको राय सुझाव र समस्याका विषयमा जानकारी लिन कैलाली पुग्नु भएको हो भर्खरैको समाचारमा किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृह कार्य सुरु गरिसकेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ सुदूर र मध्यपश्चिमाञ्चलमा व्याप्त छाउपडी प्रथा अन्त्यका लागि नेपाल सरकारले छाउपडी विरुद्धको निर्देशिका दुई हजार चौसठीले आए पनि यो कुप्रथाको अन्त्य अझै हुन सकेको छैन सर्वोच्च अदालतले छाउपडी प्रथालाई सामाजिक हिंसाको संज्ञा दिँदै दुई हजार बासठी वैशाख उन्नाइस गते छाउपडी विरुद्धको निर्देशिका ल्याउन गठनादेश जारी गरेपछि सरकारले निर्देशिका ल्याएको हो तर उक्त निर्देशिका भएका कार्यान्वयनमा आउन सकेको छैन गाउँदेखि सहरसम्म अझै छाउपडी प्रथा व्याप्त रहेको छ धार्मिक मूल्य मान्यता संस्कार चेतनाको कमी लगायतका कारणले छाउपडी प्रथा कायम रहँदै आएको हो मान्छे शिक्षित र सबल हुँदै गए पनि छाउपडी प्रथालाई त्याग्न नसकेको सरोकारवालाले बताएका छन् उनीहरू छाउपडी प्रथाका कारण कतिपयको अनाकमा ज्यान गएको उल्लेख गर्दै यो कुप्रथा अन्त्य हुनुपर्नेमा जोड दिएका छन् धार्मिक मान्यतालाई परिमार्जन र निर्देशिकाको पालना गरेर छाउपडी प्रथालाई निरुत्साहित गर्नुपर्ने कैलालीका सहायक प्रमुख अधिकारी हिरालाल चौधरीले बताउनु भएको छ समाजमै जरो गाडेर रहेको छपडी प्रथा अन्त्य गर्न त्यति सजिलो छैन शिक्षित तथा समाजमा हुँ भनेर ढाडस दिने मान मान्छेहरू समेत यो प्रथालाई निरन्तरता दिँदै आएका छन् त्यसैले अब बाध्यात्मक रूपमा मात्रै छपडी प्रथाको अन्त्य गराउन सकिने कतिपयको बुझाइरहेको छ उनीहरूले छपडी गोठ भएको नगरपालिका गाविसको न्यूनतम कार्य सम्पादन मूल्याङ्कन एमसिपिएममा नम्बर कम गरेर स्थानीय निकायले बजेट रोक्नुपर्नेमा जोड दिएका छन् छपडी गोठकै कारण गाविस वा नगरपालिकाले आर्थिक अनुदान गुमाउन थालेमा त्यसले नै गोठ भत्काउनका लागि कडाई गर्ने बताइएको भएको छ छपडी गोठमा बस्नुपर्ने बाध्यताले महिलाहरू असुरक्षित रहेका छन् गत जेठ असारमा मात्रै चौमालामा छाउ गोठमा बसेका तीन महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ छाउपडी गोठमा बस्दा महिलाहरूमाथि जोखिमको बाडल मडारिने गरे पनि स्वास्थ्य शिक्षा दिने कतिपय स्वयंसेविका आफै पनि छाउपडी प्रथालाई मान्दै आएका छन् यो प्रथाको अन्त्य अब सजिलै नहुने भन्दै गाउँघरमा पनि कानुनी कारवाहीको बारेमा कुरा गरेर डर पैदा गर्न आवश्यक रहेको महिला अधिकार महिला मानवाधिकार कर्मी सवित्रा घिमिरेको भनाइरहेको छ आज कोइरालकोट गाविसमा बसेको सर्वपक्षीय बैठकले गाविस मदिरा निषेधित र जुवातास निषेधित क्षेत्र भए घोषणा गरिएको छ गाविसमा मदिराका कारण विभिन्न प्रकारका अपराध बढ्नुका साथै महिला हिंसाका घटनाहरू समेत बढ्दै जान थालेपछि मदिरा निषेधित गाविस घोषणा गरेको स्थानीय कलावती जोशीले बताउनु भएको छ समाजका मान्य गन्ने केही व्यक्तिहरूले जुवातास खेलेको देखेर बालबालिका समेत सिको गरी जुवातास खेल्न थालेपछि जुवातास समेत निषेधित गरिएको जोशीले आरोपले बताउनु भएको छ आफूभन्दा ठुला बडाले गरेको कामको देखासिकीका आधारमा बालबालिका समेत समाजमा जुवातास खेल्ने जाँड रक्सी खाने सिको गर्न थालेपछि गाविसलाई मदिरा र जुवातास निषेधित गाविस घोषणा गरेको गाविस सचिव गणेश राज जोशीले बताउनु भएको छ मदिरा सेवन गर्ने जुवातास खेल्ने व्यक्तिलाई जरिवानाको समेत जरिवाना समेत तिराउने गरेको उहाँले बताउनु भएको छ मदिरा बिक्री गर्नेलाई सात हजार सेवन गर्नेलाई पाँच हजार र मदिरा ओसार पोसार गर्नेलाई एक हजार रुपियाँ जरिवाना गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको नेपाली काङ्ग्रेसका प्रतिनिधि दिलबहादुर सिंहले जानकारी दिनुभएको छ यस्तै जुवातास खेलाउनेहरूलाई पहिलो पटक एक हजार पाँच सय खेल्नेलाई एक हजार र हेर्नेलाई एक सय जरिवाना गर्ने निर्णय गरेको एमालेका गाउँ कमिटी प्रतिनिधि रामप्रसाद भट्टले बताउनु भएको छ मदिरा बिक्रीको लाइसेन्स लिएकाले पनि भदौ पन्ध्र गतेपछि बिक्री गरे बैठकको निर्णय अनुसार कारवाही गरिने मदिरा समेत नष्ट गरिने निर्णय गरेको माओवादी केन्द्रका गाउँ कमिटी प्रतिनिधि पदम खड्काले बताउनु भयो कोइरालकोट गाविस नजिकै रहेका कुनै पनि पसलमा तास बेच्न नपाउने भएका तास उठाउन व्यापारीलाई निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो कञ्चनपुरको भीमदत्त नगरपालिका एघार भुजिलामा एक युवकको शव फेला परेको छ भीमदत्त नगरपालिका एघारका तेत्तिस वर्षीय भरतसिंह धामीको शव नजिकैको भुजेला खोलामा आधा शरीर डुबेको अवस्थामा आज बिहान फेला परेको हो गत सोमबारदेखि घरबाट सम्पर्कविहीन रहेका धामीको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ खोलामा माछा मार्न गएका बेला स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल पठाइने र पोस्टमार्टमको रिपोर्ट पश्चात घटनाको थप अनुसन्धान गरिने कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी नैनसिंह कार्कीले जानकारी दिनुभएको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ डडेलधुराको भित्री मधेस क्षेत्रमा खुर्यान रोगका लाग्दा धमाधम पशु चौपाईहरू मर्न थाले पशुपालक किसानहरू चिन्तित दार्चुलाको मर्मा क्षेत्रमा स्काई फोन सेवाले काम नगर्दा त्यस क्षेत्रका स्थानीय हैरान स्नातक पहिलो वर्ष परीक्षा केन्द्र प्रकाशित लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला राष्ट्रिय गौरा महोत्सव दुई हजार त्रिहत्तर विगतका वर्षहरू चाहिँ यस वर्ष पनि श्री राधा कृष्ण मन्दिर विकास समितिको आयोजनामा यही भाद्र पन्ध्र गतेदेखि अठार गतेसम्म सुदूरपश्चिमकै शान कलात्मक एवं ऐतिहासिक देउडा कार्यक्रम गरिने भएकोले सुदूरपश्चिमका सम्पूर्ण कलाकारहरूलाई नाम दर्ताका लागि हार्दिक अनुरोध गरिन्छ गौरा महोत्सवका कार्यक्रमहरू यही भाद्र आठ गते गौरा देवीलाई श्री राधाकृष्ण मन्दिरमा भित्रै पूजा आजा गरिने यही भाद्र नौ गते दिउँसो श्री कृष्ण जन्माष्टमी भजन कीर्तन र राति श्री कृष्ण भगवानको पूजाआजाका साथै अहोरात्र भजन कीर्तन गरिने यही भाद्र दस गते दिउँसो एक बजे श्री कृष्ण भगवानको डोल यात्रा बजार परिक्रमा गरिने यही भाद्र पन्ध्र गते बिहान एघार बजे गौरा देवीको सम उद्घाटन गरी सोही दिन गौरा नाच फाग धुमारी लगायत विविध कार्यक्रम गरिने यही भाद्र सोह्र गते बिहान एघार बजेदेखि गौरा नाच फाग चैत हुड्केली बालोनाथ खुइचम्पा अथेवाली पुरुष महिला देउडाका साथै गौराका विविध कार्यक्रम गरिने यही भाद्र सत्र गते बिहान एघार बजेदेखि गौरा देवीका निरन्तर कार्यक्रमहरू महिला र पुरुष देउडा प्रतियोगिताहरू सञ्चालन गरिने यही भाद्र अठार गते गौरा नाच फाग बालु नाच गौरा देवीलाई पूजा आजका साथ श्रीकृष्ण मन्दिरमा सेलाउने र गौराका विविध कार्यक्रमका साथ पुरस्कार वितरणका साथै नतिजा प्रकाशन र गौरा समापनको कार्यक्रम गरिने यही भाद्र तेह्र गते भित्र कलाकारहरूले नाम दर्ता गराइसक्नु पर्नेछ नाम दर्ता फोनबाट पनि गराइनेछ स्थान श्री राधा कृष्ण मन्दिर परिसर बाग बजार डडेलधुरा सम्पर्क व्यक्ति संयोजक देवराज भट्ट मोबाइल अन्ठानब्बे अडचालिस छ्याहत्तर साठी छ्यासठी कार्यालय सचिव भोजराज ओझा मोबाइल अन्ठानब्बे अडचालिस छ्याहत्तर बाहन्न बाह्र सूचना सूचना सूचना जिल्ला कृषि विकास कार्यालयको आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि सेवा केन्द्रसम्म शत प्रतिशत ढुवानी अनुदान तथा बिउ मूल्यमा पच्चिस प्रतिशत अनुदान सहित तेत्तिस रुपियाँ पचहत्तर पैसामा शरतकालीन बिउ आलु वितरण गर्ने कार्यक्रम रहेकाले शरतकालीन आलु खेती गर्ने कृषकहरूले दुई हजार त्रिहत्तर भाद्र बिस गते भित्र आफूलाई पाइक पर्ने कृषि सेवा केन्द्र तथा जिल्ला कृषि विकास कार्यालयमा आवश्यक परिमाण र सो परिमाण अनुसारको रकम सहित निवेदन पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण निर्माण गरिएको छ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा काठमाडौँका अनुभवी विशेषज्ञ डाक्टर अब जय बाबा क्लिनिक सेन्टर डडेलधुरामा महिलाको तल्लो पेट दुख्ने सेतो पानी बग्ने यौनी चिलाउने र रातो हुने रोगको उपचार अब जय सिद्ध बाबा क्लिनिक सेन्टर डडेलधुरामा यही भाद्र एघार गते डाक्टर लोकेन्द्र लिम्बू एमबीबीएस एमडीद्वारा गरिने नोट सीमित संख्यामा बिरामी जाँच उपचार र परामर्श दिइने भएकाले अग्रिम नाम दर्ता गराई ढुक्क हुनुहोस् नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ सम्पर्क मोबाइल अन्ठानब्बे अडचालिस पचासी सन्ताउन्न सन्ताउन्न र अन्ठानब्बे दस सत्तरी उना पचास उना पचास तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्समा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटी डट कम डट एनबीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौँ सुदूरपश्चिमका औषधि पसलहरूको जे अनुगमन गरिएन अब तपाईँहरूले गर्भ खेर फाल्ने औषधिहरू धमाधम बिक्री हुँदै किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृह कार्य सुरु गरिसकेको कृषि मन्त्रीको भनाई चालु आर्थिक वर्षभित्रै पेन्सन लागू गरिने दावी मध्य र सुदूरपश्चिमवासीले अझै छाउपडी प्रथा त्याग्न सकेनन् गाउँदेखि सहरसम्म छाउपडी प्रथा व्याप्त लगायतका समाचार अब बाँकी प्रसङ्ग प्रसङ्ग डडेलधुराको भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिका छका विभिन्न गाउँहरूमा पशुमा देखिने खुरियान रोग लाग्दा धमाधम पशु छोपाहरू मर्न थालेका छन् परशुराम नगरपालिका वडा नम्बर छका ठण्डजाला दमाड तालीगाडा सिमखेत सिमल खेत क्षेत्रहरूमा कुरान रोग देखिएको हो उक्त रोगका कारण दमाड सिमल खेतका लालबहादुर बोहराका दुई गाईहरू मरेका छन् परशुराम बारमा रहेको पशु सेवा केन्द्रमा पनि औषधिको समस्या भएकाले बिरामी पशुहरूको उपचार गर्न समस्या भएको पशु चिकित्सक हरिसिंह भण्डारीले बताउनु भएको छ जिल्लामा प्रभावकारी विगत पूर्व तयारी तथा पूर्ति कार्यका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति बैतडीलाई गैर खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ सम्भाव्य विपदलाई मध्यनजर गर्दै युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवर्धन पहल कार्यक्रमले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई राहत सामग्री हस्तान्तरण गरेको हो आज जिल्ला प्रशासन कार्यालयमा पहल क्षेत्रीय कार्यालयका वित्तीय सेवा अधिकृत रमेश जोशीले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको हो चार लाख दस हजार छ सय पच्चिस रुपियाँ बराबरको पच्चिस परिवारलाई पुग्ने गैर खाद्य राहत सामग्री हस्तान्तरण गरिएको निमित्त स्थानीय विकास अधिकारी एवं जिल्ला दैवी प्रकोप समितिका सचिव विक्रम चन्दले जानकारी दिनुभएको छ गैर खाद्य राहत सामग्रीमा पच्चिस थान त्रिपाल नाइनल डोरी दुई सय पचास मिटर प्लास्टिक डोरी पच्चिस रोल कम्बल पचास थान गुन्द्री त्रिपाल पचास थान खाना पकाउने डेक्ची पचहत्तर थान डाडु पुन्यु पचास पचास सेट बिस लिटर क्षमताको जार पच्चिस थान प्लास्टिक मग पच्चिस थान महिलाको लागि धोती कपडा पच्चिस थान महिलाको लागि पपलिन कपडा एक सय पचास मिटर पुरुषका लागि कपडा एक सय पच्चिस मिटर बालबालिका लागि बालबालिकाका लागि सुती कपडा एक सय पचहत्तर मिटर रहेको पहल कार्यक्रम जिल्ला संयोजक मन्जु चन्दले बताउनु भएको छ डडेलधुराको परशुराम नगरपालिका बाह्र जोगबुडामा असल शासन तथा बजार व्यवस्थापन सम्बन्धी तालिम आज सम्पन्न भएको छ रोडुक अन्तर्गतको पहल कार्यक्रम डडेलधुराको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा छवटा तरकारी समूहको सहभागिता रहेको थियो जसमा परशुराम नगरपालिका वडा नम्बर एक तिन चार छ दस र बाह्र रहेका छन् रोडुक पहल कार्यक्रम डडेलधुराका फिल्ड सुपरभाइजर कृष्णराज बोहराले असल शासन लगायत तरकारी बजार व्यवस्थापनको बारेमा जानकारी गराउनु भएको थियो यसै गरी असल शासन व्यवस्थापनको बारेमा स्थानीय मानबहादुर महराले प्रशिक्षण दिनुभएको थियो अहिलेलाई ओडाका केही स्थानमा सञ्चालन गरिएको उक्त कार्यक्रम पछि गएर नगरपालिकाका सबै क्षेत्रहरूमा लागू गर्ने उद्देश्य राखिएको जनाइएको छ दार्चुलाको मार्मा क्षेत्रमा स्काई फोन सेवाले काम नगर्दा त्यस क्षेत्रका स्थानीय हैरान भएका छन् जेठ महिनादेखि स्काई फोन सेवाले काम नगरेपछि फोन सेवा अवरुद्ध भएको हो सिप्टीमा रहेको स्काई फोनको टावरमा समस्या आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीय दिनेश सिंहले बताउनु भएको छ टावरको पावर सप्लाईमा समस्या आउँदा स्काई फोन सेवा अवरुद्ध भएको स्थानीयको भनाइ छ दिनभर घाम लागेपछि कहिलेकाहीँ टावर आउने र घाम नलागेपछि टावर नआउने भएकाले समस्या भएको स्थानीयले बताएका छन् यसबारे नेपाल टेलिकम दार्चुला र क्षेत्रीय कार्यालय अतरियालाई जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको स्थानीयलाई उद्धित गर्दै हाम्रा संवाददाता दिनेश सिंहले बताउनु भएको छ स्काई फोनको टावरले काम नगरेपछि मार्मा क्षेत्रमा पुरै गाविस र बैतडीका केही गाविसमा समस्या भएको छ राष्ट्रिय एकता सचेतना युवा जागरण अभियानले बैतरीका विभिन्न गाविसमा कार्यक्रम गरिरहेको छ परनिर्भरताको अन्त्य आत्मनिर्भरताको विकास भन्ने नाराका साथ स्थानीय नागरिकलाई हाई आर्जनमा सहगरी आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम गरेको राष्ट्रिय एकता सचेतना युवा जागरण अभियानका संयोजक राजेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो सोही कार्यक्रम अन्तर्गत आज बैतरीको शिखरपुर गाविसमा दलित सामुदायिक विकास कोषको स्थापना गरिएको छ कोषमा रकम जम्मा गरेर आय आर्जन गर्न सजिलो होस् भन्ने गर्ने उद्देश्यले दलित सामुदायिक विकास कोषको स्थापना गरिएको विष्टले बताउनु भएको छ बैतरीका पन्ध्र गाविसमा दलित सामुदायिक विकास कोष र गाविस स्तरीय सी विकास तथा कृषि उत्पादन केन्द्र गठन गर्ने लक्ष्य रहेको उहाँले बताउनु भएको छ यस्तै आगामी असोज पच्चिस गतेदेखि अठाइस गतेसम्म बैतडीको कटौज पानीमा दलित सामुदायिक विकास कोषको सम्मेलन गर्ने जनाइएको छ प्रवेशिका एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ परीक्षा नियन्त्रण कार्यालय सानोसिमीले गत साउन चौध गतेदेखि एक्काइस गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक कार्यालय नियन्त्रक कृष्ण प्रसाद काप्रीले जानकारी दिनुभएको छ उत्तर पुस्तिका परीक्षण सकिएर जिल्ला जिल्लामा परीक्षार्थीहरूको विषयगत प्राप्ताङ्क कार्यालयमा आइसकेको छ कार्यालयले प्राप्ताङ्क कम्प्युटरमा दर्ता गर्ने काम गरिरहेको काप्रीले जानकारी दिनुभयो प्राप्ताङ्क दर्ता सकिए लगत्तै रुजु सकिएपछि नतिजा सार्वजनिक गरिनेछ एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ डी र ई ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार तिन सय छब्बिसजना र इक्जामटेटतर्फ उनाचालिस हजार दुई सय सन्ताउन्नजना गरी कुल एक लाख सडचालिस हजार पाँच सय तिरासीजना सहभागी हुनुपर्नेमा परीक्षामा भने त्रिहत्तर हजार परीक्षार्थी मात्रै सहभागी भएका थिए परीक्षामा डी र ई ग्रेड ल्याउने सबै विद्यार्थी सहभागी नभएको जानकारी दिँदै सोही ग्रेडका कतिपय विद्यार्थीले कक्षा एघारमा भर्ना भएमा भएका वा अन्य विकल्प रोजेका कारणले परीक्षामा कम विद्यार्थीको सहभागिता भएको हुन सक्ने परीक्षा नियन्त्रक काप्रीले बताउनु भएको छ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौ बाह्र गतिबाट सञ्चालन हुने तीन र चार वर्ष स्नातक तह पहिलो वर्षको परीक्षाको केन्द्र सार्वजनिक गरेको छ परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सूचना प्रकाशित गरी परीक्षा केन्द्र सार्वजनिक गरेको हो परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार भदौ बाह्र गति बिहान सात बजेदेखि दस बजेसम्म व्यवस्थापन र विज्ञान संकायको परीक्षा सञ्चालन हुनेछ यस्तै मानविकी संकाय र शिक्षा संकायको परीक्षा दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशको पहाडी भेगमा साधारणतया मौसम बदली हुनेछ भने बाँकी भागहरूमा आंशिक बदलीको स्थिति रहनेछ यसका साथै पहाडी भेगका थोरै ठाउँ र अन्य क्षेत्रका पनि एक दुई ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक सुदूरपश्चिमका औषधि पसलहरूको अझै अनुगमन गरिएन अवैध तवरले गर्व खेर फाल्ने औषधिहरू धमाधम बिक्री हुँदै किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृह कार्य सुरु गरिसकेको कृषि मन्त्रीको भनाई चालु आर्थिक वर्षभित्रै पेन्सन लागू गरिने दावी मध्य र सुदूरपश्चिमवासीले अझै छाउपडी प्रथा त्याग्न सकेनन् गाउँदेखि सहरसम्म छाउपडी प्रथा व्याप्त डडलधुराको भित्री मधेस क्षेत्रमा खुर्यान रोगका कारण धमाधम चौपायहरू मर्न थाले पशुपालक किसानहरू चिन्तित र दार्चुलाको मारमा क्षेत्रमा स्काई फोन सेवाले काम नगर्दा त्यस क्षेत्रका स्थानीय हैरान समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहिएको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे बजे साझा खबर सुन्न सक्नुहुनेछ हवस् त समाचार बुलेटिनबाट हामी दोही बिदा हुन्छौँ नमस्कार